कंग्रेसको केन्द्रीय सभापतिमा चयन भएपछि देउबा तीन कार्यको उद्घाटनको लागि पहिलो पटक गृह जिल्ला डडेलधुरामा नागरिक समाजद्वारा देउबालाई नागरिक अभिनन्दन कैलाली कञ्चनपुर प्रदेश नम्बर सातबाट कुनै हालतमा नटुक्रिने देउबाको भनाई डडेलधुरावासीको आशीर्वादले आफू ठूलो स्थानमा पुगेको भन्दै धन्यवाद व्यक्त डडेलधुरा सदरमुकाम क्षेत्रमा सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव शुरू उद्घाटनसँगै स्थानीय झाँकी प्रदर्शन र धनगढ़ी उपमहानगरपालिका भित्रकै बासिन्दा बिजुलीबाट वञ्चित प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित तेल पेल्ने कोल लोप हुँदै प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडरेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा डिडी युनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कंग्रेसको सर्वोच्च पद केन्द्रीय सभापतिमा निर्वाचित भएपछि शेरबहादुर देउवा पहिलो पटक गृह जिल्लामा पुगेका छन् डडेलधुरा जिल्ला सदरमुकाम क्षेत्रको टुणीखेल मैदानमा हिजोबाट शुरू भएको सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सवको उद्घाटनका लागि देउवा पहिलो पटक डडेलधुरा पुगेका हुन् देउवा तीनवटा कार्यको उद्घाटनका लागि जिल्लामा पुगेका हुन् उनले नेपाली कंग्रेस डडेलधुराको नवनिर्मित भवनको र दोस्रो सुदूरपश्चिमाञ्चल महोत्सव दुई हजार त्रिहत्तरको हिजो उद्घाटन गरेका छन् भने आज भित्री मधेस क्षेत्रमा मोटरेबल पुलको उद्घाटन गर्नेछन् मध्याहतिर डडेलधुरा पुगेका देउबालाई बस पार्क क्षेत्रमा नागरिक समाज डडेलधुराले एक कार्यक्रम आयोजना गरी देउबालाई नागरिक अभिनन्दन गरेको छ देशको सबैभन्दा ठूलो पार्टीको प्रमुख पदमा निर्वाचित भएर डडेलधुराको गौरव बढ़ाएको भन्दै नागरिक समाजले देउबालाई नागरिक अभिनन्दन गरेको हो त्यसअघि सदरमुकाममा प्रवेश गर्ने क्रममा उनलाई बाजा सहित स्वागत समेत गरिएको थियो यसैबीच सभापति देउबाले कृष्ण प्रसाद भट्टराई स्मृति प्रतिष्ठानद्वारा निर्मित नेपाली कांग्रेस विभागको पार्टी कार्यालय किशुनजी स्मृति भवनको उद्घाटन गर्नु भएको छ छैसठी लाख भन्दा बढ़ी लागतमा निर्माण गरिएको उक्त दुई भवनको हिजो दिउँसो देउबाले रिबन काटेर उद्घाटन गरेका हुन् देउबाले पार्टी कार्यालय भवनको उद्घाटन गर्दै अब स्थानीय निकायको चुनावका लागि तयार भएर बस्न कांग्रेस जिल्ला नेतृत्व नेतृत्वलाई निर्देशन दिएका छन् उनले कांग्रेस जिल्ला नेतृत्वलाई स्थानीय निकायको चुनावमा आफ्नो वर्चस्व खड़ा गर्न आग्रह गरेका छन् देउबाको निर्देशनपछि पार्टी जिल्ला सभापति कर्ण मल्लले स्थानीय निकायको चुनाव जित्न आफ्नो नेतृत्वको जिल्ला कार्य समिति कटिबद्ध भएर लाग्ने देउबालाई जवाब फर्काउनु भएको थियो यसैबीच हिजो दिउँसो कांग्रेस सभापति देउबाले डडेलद्वार सदरमुकाममा आयोजित सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सवको उद्घाटन समेत गरेका छन् गत वर्ष आयोजित महोत्सव समेत उद्घाटन गरेका देउबाले यस पटकको महोत्सव पनि पारसमा बत्ती बालेर उद्घाटन गरेका छन् उद्घाटनपछि कार्यक्रममा देउबाले वक्ताहरूले कार्यक्रममा उठाएका केही प्रश्नको जवाब दिने बाहेक अरू केही कुराहरू बोलेका थिएनन् उनले सड़क नपुगेका ठाउँमा पहिले बाटो बनाइने र त्यसपछि मात्रै कालोपत्रको काम हुने बताएका छन् कार्यक्रममा बोल्दै देउबाले कैलाली कञ्चनपुर प्रदेश नम्बर सातबाट कुनै हालतमा नटुक्रिने बताएका छन् उनले भने कैलाली कञ्चनपुर कुनै हालतमा टुक्रिँदैन टुक्रिँदैन टुक्रिँदैन शेरबहादुर हुन्जेल डडेलवासीको आशीर्वादले आफू ठूलो स्थानमा पुगेको बताउँदै जिल्लावासीलाई धन्यवाद व्यक्त गर्नुभयो देउबाले बोल्नु अघि केही वक्ताहरूले देउबाप्रति असन्तुष्टि पोख्दै जिल्ला सहित सिंहको सुदूरपश्चिमको विकास निर्माणमा ध्यान दिन सुझाव दिएका थिए कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मानसिंह मालले डडेलधुवाले देउबाप्रति असन्तुष्टि व्यक्त गर्दै सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम जोड्ने र हिमाली जिल्ला बझाङ जोड्ने सड़क मात्रै कालोपत्रे भएको स्मरण गराउँदै जिल्लामा कालोपत्रे गरिएको कुनै एक सड़क मात्रै पनि देखाउन चुनौती दिए साथै उनले डडेलधुरा बहुमुखी क्याम्पसलाई त्रिवीको आंगिक क्याम्पस बनाउन सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे तर क्याम्पस क्याम्पसमा विद्यार्थी छन् कि छैनन् भन्ने कुराको ख्याल नगरेको गुनासो गर्दै भवन र कर्मचारी मात्र भएको क्याम्पस बन्न पुगेकोमा चिन्ता समेत व्यक्त गरे यस्तै पर्यटन व्यवसायी सुदाम थापाले खेलदेखि धार्मिक पर्यटनसम्मका यस क्षेत्रमा थुप्रै सम्भावनाहरू रहेको र मानसरोवर नाका खोल्न पहल थाल्न आग्रह गर्दै नाका खुलेमा यस क्षेत्रको आर्थिक विकाससँगै युवाहरूलाई रोजगारीको ग्यारेन्टी गर्न पर्यटन व्यवसायहरू तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे यस्तै हालत चर्चामा रहेको नेपालीहरूसँग रहेको भारतीय पाँच सय र एक हजारका नोटहरू सटाईको समस्याप्रति केहीले गुनासो गरेका थिए भारतको सुरक्षामा दिनरात जम्मू काश्मीर जस्तो ठाउँमा खटिएर भारतलाई योगदान पुर्याउने गोर्खाली रजमेन्टहरूले नेपाल ल्याएको भारतीय रूपैयाँ भारतले कालो धन भन्न मिल्छ भनेर कार्यक्रमका वक्ताले प्रश्न समेत उठाएका थिए वक्ताले यसो भनिरहँदा महोत्सवको अवलोकनका लागि पुगेका दर्शकले तालीको गडगडाड समेत दिएका थिए यस विषयमा पहल थाल्न देउबालाई उनीहरूले आग्रह समेत गरेका थिए तर त्यसपछि देउबाले यसको जवाब दिएनन् यस्तै डडेलधुलाई स्मार्ट सिटीको रूपमा घोषणा गरिएको र चाँडो कामलाई अगाडि बढाउन पहल थालिदिन समेत वक्ताले आग्रह गरेका थिए यस्तै उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ डडेलधुलाले देउबा समक्ष पहलका लागि केही मागहरू अघि सारेको थियो उपक्षेत्रीय अस्पताललाई सुविधा सम्पन्न बनाउन पहल थालिदिन मान सरोवर नाका खोल्न लगायतका आग्रह गरिएको छ हिजो महोत्सवको उद्घाटन गरेका देउबाले आज जिल्लाको परशुराम नगरपालिकाको पन्तुरा नदीमा निर्माण गरिएको पक्की पुल अर्थात मोटरेबल पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेलधुराले जानकारी दिएको छ डडेलधुरामा हिजोदेखि सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव शुरू भएको छ डडेलधुरा महोत्सवको अभियान सुन्दर सुदूरपश्चिमको पहिचान भन्ने मूल नारासहित हिजोबाट जिल्ला सदरमुकाम क्षेत्रको टुडीखेल मैदानमा महोत्सव शुरू भएको हो महोत्सवको हिजो दिउँसो कांग्रेसका केन्द्रीय सभापति श्रीबहादुर देवालले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको हो गत वर्ष पहिलो पटक महोत्सव आयोजना गरेको डडेलधुरा उद्योग वाणिज्य संघले यस पटक दोस्रो सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव दुई हजार त्रिहत्तर आयोजना गरेको हो लघु उद्यम कृषि पर्यटन जडीबुटी जलविद्युत व्यापार तथा सांस्कृतिक प्रदर्शनका लागि हिजोबाट शुरू भएको महोत्सव मंगिर तेह्र गतेसम्म सञ्चालनमा रहनेछ एघार दिनसम्म चल्ने उक्त महोत्सवको आकर्षणको रूपमा स्थानीय कला संस्कृति वेशभूषा एवं खानपानको प्रदर्शनी राष्ट्रिय र स्थानीय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम स्थानीय उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनी कृषिजन्य उत्पादन तथा जडीबुटीको प्रदर्शनी लगायत रहेको आयोजक डडेलधुवा उद्योग वाणिज्य संघ डडेलधुवाका प्रथम उपाध्यक्ष भोजराज भट्टले बताएका छन् पर्यटन जडीबुटी जलविद्युत र छुट्टै सांस्कृतिक पहिचान भएको क्षेत्र भएकाले यस क्षेत्रको विकासको लागि राष्ट्रको नीति तथा निर्माण तहमा रहेका नेताहरूले सम्बोधनका लागि पहल थाली थालिदेऊन् भन्ने उद्देश्यले महोत्सव नियमित रूपमा आयोजना गरिन लागेको उनले बताएका छन् महोत्सवमा विभिन्न स्टलहरू राखिएका छन् हिजो महोत्सवको पहिलो दिन उद्घाटन गरिएको छ भने झाँकी समेत प्रदर्शन गरिएको थियो उद्घाटन कार्यक्रममा बडालको चोलो प्रदर्शन गरिएको थियो बैतरीको झाँकी समेत प्रदर्शन गरिएको छ गत वर्षको महोत्सवमा साठी हजारले महोत्सवको अवलोकन गरेकोमा यस पटक दुई लाख भन्दा बढ़ी व्यक्तिले अवलोकन गर्ने अपेक्षा लिएको डडेलधुरा उद्योग वाणिज्य संघ डडेलधुराका प्रथम उपाध्यक्ष भट्टले बताएका छन् महोत्सव हेर्नको लागि प्रवेश शुल्क प्रति व्यक्ति पचास रूपियाँ र विद्यार्थीको लागि तीस रूपियाँ तोकिएको तथा विद्यालय तथा क्याम्पसका विद्यार्थी विद्यालयको पत्र सहित टोलीमा आउँदा प्रति विद्यार्थी दस प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च वा इन्टरनेटमा radio unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ चार महिनामा बाइसवटा मुद्दा जिल्ला प्रहरी कार्यालय डडेलधुवामा दर्ता भएका छन् जिल्ला प्रहरी कार्यालय डडेलधुवाले दिएको जानकारी अनुसार जिल्लामा एक चौमासिकमा बाइसवटा मुद्दा दर्ता भएका हुन् जिल्लामा आत्महत्याको छ भवितव्य ज्यानको पाँच सार्वजनिक अपराधको तीन बेस सेवन गरी आत्महत्याको एक साधारण चोरीको एक जबरजस्ती करणीको एक जबरजस्ती करणी उद्योगको एक सवारी जानको एक लगायतका गरी बाइसवटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय डडेलद्वाराले जानकारी दिएको छ कार्यालयका अनुसार यो वर्षको साउन महिनामा पाँच भदौमा सात असोजमा चार र कार्तिकमा छ गरी जम्मा बाइसवटा मुद्दाहरू दर्ता भएको जनाइएको छ यसै गरी दुई हजार सत्तरी एकहत्तरमा साठीवटा दुई हजार एकहत्तर बहत्तरमा चौतिसवटा र बहत्तर त्रिहत्तरमा सडसठीवटा मुद्दाहरू दर्ता भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ महाकाली अञ्चल अस्पताल विकास समिति विहीन हुँदा फार्मेसी सञ्चालनमा ढिलाइ भएको छ अञ्चल अस्पताल एक महिनादेखि विकास समिति विहीन हुँदा फार्मेसिस्ट राख्न नसकिएको अञ्चल अस्पतालका सूचना अधिकारी केशव दत्त अवस्थीले जानकारी दिएका छन् फार्मेसी सञ्चालनको लागि कम्तीमा पाँचजना फार्मेसिस्टको साथै कार्यालय सहयोगीको आवश्यकता पर्छ त्यो अस्पतालले करारमा राख्नुपर्ने देखिन्छ सूचना अधिकृत अवस्थीले भने अस्पताल विकास समिति नहुँदा कर्मचारी भर्ना प्रक्रिया अगाडि बढ़न सकेको छैन अस्पताल विकास समिति गठन भएपछि मात्र करारमा कर्मचारी नियुक्त हुने बताइएको छ फार्मेसिस्ट नियुक्त भएमा फार्मेसी सेवा सञ्चालनमा आउने उनले बताएका छन् स्वास्थ्य मन्त्रीका सल्लाहकार प्रताप पौडेलले महाकाली अञ्चल अस्पताल विकास समिति गठनका लागि आवश्यक मापदण्ड मन्त्री परिषदमा पेश गरिसकेको जानकारी दिएका छन् अस्पताल विकास समिति गठन प्रक्रिया यही हप्तादेखि अघि बढ्छ उनले भने अस्पतालमा भएका समस्या जानकारी गराएर छिटोभन्दा छिटो अस्पतालका फार्मेसी सञ्चालन गर्नुपर्ने पौडेलले बताएका छन् मोबाइलमा पैसा रिचार्ज गर्दा हजार रुपियाँ सबैले खर्च गर्दै आएका छन् तर ब्याट्री चार्ज गर्दा पनि हातोहात नगद तिर्नुपर्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ तर धनगढ़ी उपमहानगरपालिका भित्रैको बाह्र नम्बर वडा स्थित जुगेरामा रहेको जानकी नगर मुक्त कमैया शिविरमा विद्युत नहुँदा एक घण्टा मोबाइल चार्ज गरेको दैनिक दस रुपियाँसम्म तिर्ने गरेको पाइएको छ जानकी नगर शिविरमा मुक्त कमैया बस्न लागेको दस वर्ष बिते पनि बिजुली नपुगेपछि मोबाइल फोनको ब्याट्री चार्ज गर्नको लागि मासिक तीनदेखि चार सय रुपियाँ खर्च हुने गरेको स्थानीय मीना चौधरीले बताएकी छिन् सरकारले आठ वर्ष अघि एक सय छत्तीस परिवारलाई जानकीनगरमा दुई कट्ठा जग्गा दिएर बसोबासको व्यवस्था मिलाएको थियो चौधरीले भनिन् मुक्त कमैया बसोबास गर्न थालेको यति लामो समय भए पनि अझै पोल गाडिएको छैन हुलाकी राजमार्गसँगै जोडिएका अन्य पुराना मुक्त कमैया बस्तीमा बत्ती जडान गरिए पनि जानकी नगर बस्तीमा भने पोल समेत गाडिएको छैन प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित तेल पेल्नेको लोप हुन थालेका छन् विकाससँगै ग्रामीण क्षेत्रमा पनि यातायातको पहुँच बढ्दै जाँदा तेल पेल्ने मिलको प्रयोग हुन थालेपछि बजाङमा परम्परागत कोल लोप हुन थालेका हुन् बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिरहेका खानी तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्ने पनि मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन हुँदै गएका हुन् एकताका तेल र घिउमा आत्मनिर्भर मानिने बझाङ जिल्लामा तेलहन भारीको खेती गर्ने प्रचलनमा पनि कमी हुँदै गएको छ पहिला जिल्लामा प्रशस्त मात्रामा तोरी तिल तिर्कुलो को खेती गरिन्थ्यो घरमा कम्तीमा एक दुईवटा ओखरको बोट नहुने त प्राय घर नै हुँदैन थिए कैलाश गाविसकी सत्तरी वर्षीय वृद्ध रेल कला सिंहले भनिन् अहिले त कि जमाना आयो कुन्नी मान्छेहरूले तेल बाली पनि लगाउन छोडे कोल त हराइ नै सके आठ दस वर्ष पहिला हाम्रो गाउँमा मात्र वर्षमा पन्ध्र बीस हजार लिटर भन्दा बढ़ी तेल कोलमा पेरिन्थ्यो गाउँभरिकै एउटा कोल भएकाले प्रत्येक परिवारले पालै पालो गरेर तेल पेल्ने चलन थियो आजभरि कोल पनि हराइसकेको छ हेमन्त वड़ाका बद्रीलाल खड्काले भने विगतमा जिल्लाभरि सयौंको संख्यामा रहेका यस्ता कोल अहिले अधिकांश लोप भइसकेका छन् दुर्गम गाउँमा रहेका एक दुई कोल पनि विस्तारै प्रयोगविहीन हुँदै गएका छन् कोल लोप भएसँगै बजाङमा तेलहन बारीको खेती लगाउने संख्या पनि घट्दै गएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख हरिभगत श्रेष्ठले बताएका छन् श्रीमती हत्याको आरोपमा कञ्चनपुरको बेतकुन नगरपालिका बाह्रका तीस वर्षीय केशवराज पन्त प्रवक्षका लागि कारागार चलान भएका छन् गत कार्तिक छ गति घरमै एक्काइस वर्षीय श्रीमती पशुपति पन्तलाई कुटपिट गरी हत्या गरेको आरोपमा केशवलाई प्रहरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराइएका भट्टलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको तेह्र नौ सय तीस नम्बर बमोजिम उपपक्षको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नयन कार्कीले जानकारी दिएका छन् अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा